नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घण्टा सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको संगालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय तेह्रौं श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौ गुल्मीको एक विद्यालयमा जागिर खाना मासिक छ हजार रुपियाँ दिनुपर्ने शर्त राखिएको खुलासा अनि नियमित स्तम्भ जीवनको गोरेटोमा परस्त्री गमनमा परेर एक पुरुषको ज्यान गएको आशंका सम्बन्धी कथा व्याथा सुनाउने छौ त अबको पौनी एक घण्टा हामीसँगै रहनुहोला सर्वप्रथम गत हप्ता प्रसारित ओजेलका खबरको प्रभाव सम्बन्धी समाचार यस ओजेलका खबरमा गत हप्ता महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सरका मृगौला पीड़ित शिक्षक विष्णुदेव यादवको जीवन रक्षा सम्बन्धी खबर प्रसारण भएपछि उहाँलाई एकै हप्ता हप्तामा एक लाख भन्दा बढी सहयोग रकम संकलन भएको छ सुनौ सहयोगदाताकै आवाजमा हेलो नमस्कार नमस्कार हजुर चेक रिपब्लिकबाट बैकुण्ठ माझी होइन त हजुर म चेक रिपब्लिकबाट बैकुण्ठ रायमाझी अनि हामीले गत हप्ता महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सरका शिक्षक विष्णुदेव यादवको जुन मृगौला फेल भएको विषय उठाएका थियौँ तपाईँहरूले सहयोग गर्ने भन्ने कुरा थियो के कति सहयोग संकलन गर्नु भएको छ उहाँको उपचारका लागि प्रेम सर धन्यवाद चेक रिपब्लिकबाट हाम्रो चाहिँ एक लाख एक हजार सात सौ छ्यात्तर रुपियाँ चाहिँ जम्मा भएको छ अनि हाम्रो साथी चाहिँ युकेबाट हेमन्त भण्डारजी लगायत दुर्गाजी अन्य थुप्रै साथीहरूले पनि त्यहाँबाट पहल गरेर राम्रै रकम उठाउनु भएको खबर पाएपछि आत्महत्या सायद हेमन्तजीले फोन गर्नुहुन्छ होला अनि त्यहाँबाट सहयोग गर्ने को को हुनुहुन्छ पूर्व विद्यार्थीहरू हाम्रो यहाँबाट हाम्रो पूर्व विद्यार्थीहरूको साथमा हाम्रो अरू अन्य मित्रहरूले पनि साथ दिनुभएको छ जसमध्ये म चाहिँ नाम भन्न गइरहेँ यादव सरको चाहिँ जीवन साथ हाम्रा पूर्व विद्यार्थी साथै हाम्रा मनकारी साथी भाइ दिदी बहिनी दाजुभाइ सबैजनाले चाहिँ सहयोग गर्नुभएको छ उहाँहरूको नाम पढ्न चाहेमा चित्र रायमाझी विष्णु रायमाझी चित्र रायमाझी तिन भाइ गुलिङ मुस्कट काली र हाल चेक रिपब्लिक युरोपबाट संयुक्त तेइस हजार पाँच सौ पचपन्न हजुर ओम रायमाझी अर्जुन रायमाझी सन्तोष रायमाझी तिन भाइ गुमी मुस्कट काली र हाल चेक रिपब्लिक संयुक्त रु पन्ध्र हजार छात्र अधिकारी गुल्मी मस्कुट भाग चौर हाल चेक रिपब्लिक दू दस हजार सञ्जय अधिकारी प्रेम अधिकारी नवीन अधिकारी तिन भाइ बालुङ सिमालचौर हाल चेक रिपब्लिक संयुक्त आठ हजार करण बोरा राजु बोरा दुई भाइ वामी काफल टोला गुल्मी हाल चेक रिपब्लिक र पाँच हजार पाँच सौ पचपन्न जीवन केसी गुर्मी मुसिकोट हाल चेक रिपब्लिक राजचौर हालचेक चेक प्रलेख गुल्मी राजचौरहरू चार हजार वैकुण्ठ रायमाझी वामी अर्जेवा हाल चेक रिपब्लिक तिन हजार तिन सौ तेत्तिस एमओ अधिकारी बागलुङ समाजचौर हाल चेक रिपब्लिकहरू दुई हजार हजुर पाण्डव अधिकारी रोम अधिकारी मोहन अधिकारी तिन भाइ संयुक्त बालुङ मालचोर हाल चेक रिपब्लिक युरोप तिन हजार तिन सौ तेत्तिस राजेन्द्र रायमाझी गुल्मी मुसिबत काली र बसाइसराई चितन हाल चेक रिपब्लिक रु दुई हजार सोध रायमाझी किरण रायमाझी दुई भाइ गुल्मी मुस्कुट काली र हाल चेक रिपब्लिक रु दुई हजार कृष्णगती गुल्मी मुस्कुट हाल चेक रिपब्लिक युरोप दुई हजार तरुणा साके वामटासार गुल्मी हाल चेक रिपब्लिक दुई हजार विष्णु महत मुसिकोट दर्लिङ बसाइसराई चुटाङ हालछेक रिपब्लिक रु दुई हजार चन्द्र अधिकारी गुल्मी मेसुटकाल र हालछेक रिपब्लिक रु दुई हजार अमर खत्री गुल्मी मेसुकोट हाल चेक रिपब्लिक दुई हजार विक्रम खत्री गुल्मी मेसकोट हाल चेक रिपब्लिक दुई हजार अर्जुन सापबाट हामी आगा पार्ने हाल चेक रिपब्लिक रु दुई हजार गङ्गा रायमाझी गुल्मी अरेवा हाल चेक रिपब्लिक एक हजार उहाँहरूले चाहिँ संयुक्त भनौँ न एक टोलीबाट हामीहरूले चाहिँ सहयोग सङ्कलन गरेका छौँ उहाँ सरको चाहिँ जीवन रक्षार्थ होइन मनकारी व्यक्तिहरूले चाहिँ सहयोग गर्नुभएको हुँदा मलाई धेरै धेरै धन्यवाद भन्न चाहे हाम्रो पनि धेरै धेरै धन्यवाद छ उहाँहरूलाई र महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सरका शिक्षक विष्णुदेव यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ साथै युकेमा रहनुभएका होमेन्द्र भण्डारीजीले पनि धेरै नै रकम उठाइसक्नु भएको छ भन्ने कुरा हामीलाई जानकारी भएको छ अन्य मुलुकहरूबाट पनि सहयोग होस् भन्दै वैकुण्ठ रायमाजी धेरै धेरै धन्यवाद छुटिन चाहन्छु है त ल हुन्छ सर धन्यवाद धन्यवाद हस् धन्यवाद अब सुनौ गुल्मीको एक विद्यालयमा जागिर खानका लागि छ हजार रुपियाँ त्यस विद्यालयलाई दिनुपर्ने शर्त राखिएको सम्बन्धी खबर बलिथुम नररी कडेल माध्यमिक विद्यालय बलिथुमकी शिक्षिका एमा गेवालीलाई त्यस विद्यालयमा जागिर खानका लागि छ हजार मासिक बुझाउनु पर्ने शर्त खुलासा भएको हो उक्त रकम उहाँले बुझाउन नमानेपछि उहाँलाई गत पाँच महिनादेखि तलबविहीन बनाएर राखिएको छ यस सम्बन्धमा हामी कुनै पीडित शिक्षिका र सम्बन्धित पक्षसँग टेलिफोन फोन कुराकानी गर्दैछौ सुनौ हेलो नमस्कार यमा ग्यावालीजी बोल्नु भयो होइन त बोलिथुम नरहरी माध्यमिक विद्यालय कि शिक्षिका होइन तपाईँलाई किन यतिका महिनादेखि बेतली बनाएर त्यो विद्यालयले राख्यो तपाईँलाई यस्तो सर आयोगमा पास भएर करारमा नाम निकालेर आएको के अरे हजुर तर यहाँ राहत दरबन्दी खाली थियो राहत दरबन्दीमा आफ्नो रोजेर आउन पाउँदाखेरि राहत दरबन्दीमा रोजेर आएको हजुर तर अहिले आफ्नो समितिले आफ्नो मान्छेलाई आफ्नो मान्छेलाई चाहेको मान्छेलाई राख्न नसकेर अहिले हाजिर गर्न सकेको छैन हजुर जथाबन्दी जान्छ हाजिर गर्नुहोस् भन्दा पनि अझैसम्म गर्न सकेको छैन कि अब अहिले त पहिला क्लास चाहिँ पढाउन दिएको थिएन अहिले चाहिँ क्लास चाहिँ पढाइरहेकी छु तर तलब फारम चाहिँ भरे आएन अरे होइन र हजुर नै भरे छैन माघ फारम भरेर तलब खाने व्यवस्था हुने हो कि तर त्यो भरेको छैन अब तलब खाँदा चाहिँ कसरी खान मिल्छ त्यो थाहा छैन सर भनेपछि पाँच महिनादेखि तलब खाना पाउनु भएको छैन हजुर विद्यालय व्यवस्थापन समितिमा नि शिक्षित वर्गहरू कोही नहुनाले अब दरबन्दी के हो भन्ने कुरा बुझ्न नसक्नाले नै यस्तो अप्ठ्यारो आएको भने फेरि दुई चारजना निजी सुरक्षकहरूले समितिका अध्यक्षहरूलाई तपाईँले गर्न पाउनुहुन्न भनेर उताबाट धम्काइ व्यक्तिगत रूपमा धम्काइरहेको हुनाले त्यसरी समितिले हाजिर गर्न पनि सकेको छैन भनेपछि तपाईँमाथि ठुलो अन्याय भएको भएको हो हजुर सर हो भन्दा अब यसरी आफ्नो स्थानीय क्षेत्रमा स्थानीय मैले फेरि पहिल्यैदेखि पढाइरहेको हो यही विद्यालयमा स्थानीय रूपमै स्थानीय मान्छेले रोजेर आउँदाखेरि पनि स्थानीय समिति नै स्थानीय मान्छे हो तर हाजिर गर्न सकेको छैन यो त एकदमै घोरै अन्याय नै हो नि सर हुन्छ त बाँकी कुरा हामी विद्यालय व्यवस्थापन समिति लगायतसँग कुराकानी गर्छौँ है त हजुर हुन्छ सर हस् यसरी झन्डै छ महिनादेखि तलब खाना र काम गर्नबाट वञ्चित हुनुभएकी शिक्षिका एमा ग्यावालीका सम्बन्धमा अब हामी हामी त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कडेलसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार नारायण अनि सुन्नुहोस् न यो बोलिथुम नरहरी कडेल माध्यमिक विद्यालय व्यवस्थापन समितिका तपाईँ अध्यक्ष हुनुहुन्छ होइन नारायण कडेलजी झन्डै छ महिनादेखि एमा गेमाली शिक्षिकालाई किन हाजिर गर्न नमान्नु भएको तपाईँहरूले हामीले के विद्यालय व्यवस्थापन समिति भनेको के छाया मात्रै हो दुई चारजना शिक्षकले जसरी दबायो त्यसरी दबाएर बस्ने व्यवस्थापन समिति समुदायको होइन त्यहाँको अभिभावकको होइन अनि सुन्नुहोस् न त्यस विद्यालयमा तिन चारजना थाई शिक्षक हुँदा हुँदै निजी स्रोतका शिक्षक रुकेन्द्र श्रेष्ठलाई चाहिँ तपाईँहरूले प्रभाव पनि बनाउनु मिल्दो रहेछ फेरि तपाईँले त त्यस विद्यालयलाई रकम दिएर बुवाको नाममा नरडी कणेल खोल्नु भएको होइन र कति लाख दिनु भएको दस लाख रुपियाँ दिनुभयो र बुवाको नाममा विद्यालय स्थापना गर्नुभयो तर अहिले विद्यालयमा जुन किचलो छ दुई चारजना शिक्षकको भरमा मात्रै चलिरहेछ किन यस्तो अप्ठ्यारामा पर्नु भएको छ तपाईँ म धेरै पटक आइसकेर धेरै पत्रकारहरू पनि आइसके यस विद्यालयमा यसरी चाहिँ लामो समयदेखि यस्तो चाहिँ नि पन चाहिँ गर्न भएन नि त के हजुर के भएन हुन्छ त अहिले छुट्यौँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कणेलले शिक्षकहरूको दबावका कारण आफूले हाजिर गराउन नसकेको बताए पनि खाँटी कुरा के खुलासा भएको छ भने त्यस विद्यालयमा शिक्षिका एमा ग्यावालीले पढाउनका लागि मासिक छ हजार रुपियाँ त्यस विद्यालयलाई विद्यालयलाई दिनुपर्ने शर्त अगाडि सारिएको छ जुन कुरा त्यस विद्यालयका प्रधान अध्यापक रुकेन्द्र श्रेष्ठले हामीसँग यस अघि टेलिफोन कुराकानीमा खुलासा गर्नु भएको थियो जुन कुरा हामीसँग फेरि उहाँले बताउनु हुन्छ कि हुँदैन त यस सम्बन्धमा हामी उहाँसँग फेरि टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार हजुर चाहिँ बोलिथुम नरहरी कडेल माध्यमिक विद्यालय बोलिथुमका प्र रुकेन्द्र श्रेष्ठजी बोल्नु भयो होइन त रुकेन्द्र श्रेष्ठजी गत कार्तिक एघार गतदेखि जिल्ला शिक्षा कार्यालयले नियुक्ति गरेर पठाएको जो प्रावित रातमा होइन जो शिक्षिका हुनुहुन्छ नि एमा गेवाली यमा गेवालीलाई किन तपाईँहरूले अहिलेसम्म हाजिर गर्न नमानेको ए सर हो जस्तै यो यो एकदमै विद्यालय गरिब अवस्थामा छ यसको रकम बाँडी शिक्षकहरूले बाँडी खाएका अहिलेसम्म मिलाएर जानुपर्छ केही रकम यसो विद्यालयलाई सहयोग गर्नु पर्यो भन्ने प्रचार आउँदा अह म त जसरी मैले त खाने हो भनेर खाँटी कुरा त यो सुन्नमा आएको छ कि उहाँले जुन तलब पाउनुहुन्छ नि सतसठी पर्सेन्ट भनिसक्नुभयो सतसठी पर्सेन्ट उहाँले पाउनु र तेत्तिस पर्सेन्ट चाहिँ विद्यालयलाई दिने अर्थात् झन्डै छ हजार मासिक चाहिँ ती शिक्षिकाले चाहिँ विद्यालयलाई बुझाउनु पर्ने शर्त राख्नु भएको छ नि तपाईँहरूले हो त्यो त यस्तो छ आन्तरिक जस्तै नियम कानुनबाट मिलेन भन्दाखेरि तपाईँले के विद्यालयलाई के सहयोग दिन सक्नुहुन्छ भन्दा उहाँले म त केही दिन सक्दिनँ म त यसमा हुने भनिसकेपछि विद्यालयले त्यत्तिकै अब उहाँले आफ्नो अलिकति परीक्षा देखाएको हुनाले समितिले पनि त्यही अनुसार रहेको कि सुन्नु न अघि भनेको कुरा नै राख्नुहोस् न दुहोरो कुरा गर्न हुन्न तपाईँ एक्लो बोले होइन नि विद्यालय तर्फबाट अघि जे बोल्नु भएको थियो नि सतसठी पर्सेन्ट त्यो कुरा बोल्नुहोस् न यसो त्यही त उहाँले भन्नु समितिले भने तपाईँले अब सक्नुहुन्छ भने तेत्तिस पर्सेन्ट सडसठी पर्सेन्ट खाने हामीले केही समयको लागि नसके अब केही त विद्यालय सहयोग गर्न भन्ने क्रममा उहाँले म केही पनि सहयोग गर्न सक्दैन सबै तलब खानियो भन्ने कुरा पनि समितिले हाजिर गराएको छैन सर म निजी स्वरोज गोष्ठको होइन अनि मलाई कार्यभार अहिले निमित्त दिएको मलाई यसमा कुनै जिम्मेवारी पनि छैन मैले हाजिर गराउन चाहे पनि मैले हुँदैन मलाई जिल्ला सरकारले नै दिएको छैन केही समयको लागि सम्हाल्न भने दिएको छैन हजुर प्रहरी दरबन्दीका हुनुहुन्छ तिनजना सर होइन हजुर अनि उहाँले नलिएर कोही नभएर मलाई दिएको अहिले कार्यभार अब जिल्ला सरकारले राहतमा अथवा दरबन्दी खाली बनाएर खाइसक पठाएमा म त्यहाँ छोडिदिन तयार छु म कानुन रूपमा पनि पढाउ होइन सर हुन्छ त अहिले छुट्यौँ हस् सर नमस्कार हस् नमस्कार सुनिहाल्नु भयो श्रोता कुनै योग्य शिक्षकले लोकसेवा पास गरेर आए पनि यता शोषण हुने गरेको छ अर्थात एक प्रकारको घुस दिने चलन अझै हटेको छैन जिल्ला शिक्षा कार्यालय गुल्मीले नियुक्ति गरे गरेर पठाए पनि त्यो कार्यान्वयन गराउन सकेको छैन यस सम्बन्धमा हामी जिल्ला शिक्षा अधिकारी डाक्टर भोजराज शर्मा काफ्लेसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार जिसो साहब त्यो बोलिथुम नरहरी कडेल माध्यमिक विद्यालयमा गत पाँच महिना छ महिनादेखि तपाईँको एमा गेवाली भन्ने जुन शिक्षिका हुनुहुन्छ उहाँलाई हाजिर गराउन मानिएन धेरै समय र पछि तपाईँको दबावमा गएर चाहिँ हाजिर त गराइयो तर यो तलब खुवाउने लगायतका काममा चाहिँ व्यवधान उत्पन्न गरेको छ त्यस विद्यालयले किन तपाईँले कार्यान्वयन गराउन सक्नु भएन अहिलेसम्म समस्या आउन एउटै मात्रै कारण कारण धेरै हुन्छन् दुवै पक्षको कारण छ अनि उहाँले उहाँलाई गर्छु तपाईँलाई चाहिँ कहाँ खाँचो छ थुप्रो स्कुलहरू यहाँ छ सय चौध स्कुलहरूमा धेरै स्कुलहरूमा दरबन्दी खाँचो छ खाँचो भएर एकदम आतुर छन् दरबन्दी पाउन त्यहाँ पठाइदिन्छु भन्दा उहाँ नजाने हजुर त्यो स्कुलले हजुर नगर प्रब्लम यो हो उहाँ जहाँ पठाउनुहुन्छ जिल्लामा मजाएर खाने भनेर भोलिपल्ट दरबन्दी मात्र पठाइदिन्छ यस्तै समस्या छ नि जुन गणेश माध्यमिक विद्यालय पिपलधारामा पनि त्यहाँ देवेन्द्र सुनारलाई हाजिर गराउन मानिएको छैन उहाँ पनि छ महिनादेखि बेतलबी हुनुहुन्छ अस्ति नै तपाईँले यो चाहिँ समस्या समाधान गर्छु भन्नुहुन्थ्यो किन समस्या समाधान गर्न सक्नु भएन समस्या समाधान भइसकेको छ उहाँको बिग्रिसकेको छ त्यहाँबाट त्यो उहाँहरूको स्कुलको दरबन्दी आइसकेका छ अनि अनि यो बलिथुम नरहरी कडेल माध्यमिक विद्यालयकी जुन शिक्षिकालाई त्यो छ हजार रुपियाँ तपाईँलाई भर्खर मैले सुनाइसकेँ छ हजार रुपियाँ चाहिँ नि दिनुपर्ने शर्त सारिएको छ यस्तो पनि कहीँ हुन्छ र हुँदैन त्यो सबै तलब दिनुपर्छ अब कसैले कसैलाई चन्दा दिन्छ स्कुललाई मैले दिन्छु भन्छ त्यो हाम्रो कुरा भएन हामी कहाँ जो शिक्षक नियुक्ति भएर गएको उसको तलब भर्तामा उसैले सही गरेको पुरा तलब खाएको भर्दै आउनु पर्छ सरकारी तलब खाने शिक्षकहरूलाई निकै शोषण गरे नि धेरै विद्यालयमा यी खालको समस्याहरू बुझेर अन्यत्र पनि समाधान गर्नु होला अन्त छैन तपाईँले भन्नुभयो होइन यस्तो समस्या म कहाँ आएकै छैन यही मात्रै तपाईँ कहाँ आएन तर भित्र भित्रै चल्या छ मेरो कुरो सुनेर तपाईँलाई भन्नुहोस् त ल एक नम्बर यो भयो दुई नम्बर तिन नम्बर अरू पनि भन्नुहोस् यो कुरा त बाहिर आयो त्यहाँको प्रहरले नै भन्नुभयो तर अन्यत्र त यसरी बाहिर खुलासा पनि हुन सकेका छैन कि छैन नभएको त कसरी जान म हामी आउने बित्तिकै त्यो एड्रेस भइहाल्छ त्यसको समस्या भनेपछि अब चाहिँ तुरुन्तै समाधान हुन्छ छोटो कुराकानी गरौँ न समाधान त उहाँले भन्नुपर्छ समाधान हुन्छ म कहाँ मैले म कहाँ आउँदा भोलिपल्ट समाधान हस् त धन्यवाद धन्यवाद धन्यवाद इन्फर्मेसन लिइदिनु भयो सबैलाई पुर्याइदिनु भयो धन्यवाद तपाईँलाई अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो सबैले देख्छन् धेरै टाढा टाढासम्म जलेका वनहरू तर नजिकै पनि कसैले देख्दैनन् भुस जले झै भित्रभित्रै जलेका मनहरू बुढापाकाहरूको यो भनाई सायद ठिकै हो भन्ने लाग्यो गुल्मी जोगिथुम गाउँका ज्ञानबहादुर सुनारको त्यो तनावग्रस्त चेहरा र छटपटाहट देख्दा